नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौँ एक सरको माया हामीले गएको साता तेह्रौँ श्रृङ्खलासम्म वाचन सुन्यौँ तेह्रौँ श्रृङ्खलासम्म वाचन गर्दा आलोक र राउदा निकै नजिक पुगिसकेका छन् प्रेममा उनीहरूले सम्पूर्ण हदहरू पूरा गरेका छन् अब अगाडि के हुन्छ त सुनौ जीएस पौडेलको उपन्यास एक सरको मायाको चौधौँ श्रृङ्खला पृष्ठ दुई सय चौतिसबाट बाटोमा फेरि जगल्टेर उसको गर्लफ्रेन्डको कुरा मनमा खेल्न थाल्यो हिँड्दै गर्दा उनीहरूको बारेमा मनले विभिन्न खाले ताना बाना बुन्दै थियो म बिल्डिङमा छिरेँ लिफ्टको दाहिनेतिर रहेको बटममा छ नम्बर थिचेँ लिफ्ट रोकिएपछि म बाहिर निस्केँ निस्किँदा बित्तिकै म झस्किएँ अफिस हिँडेको मान्छे आइजिएमएचबाट मोडिएर कोठातिर पो लागेछु त्यस्तो पनि हुँदो रहेछ कुन सेन्सले मलाई कोठातिर मोडेर लग्यो होला बर्याङको सिँढीमा थचक्क बसेर लामो खोइ काडेँ प्राय म रक्बोबाट फर्किँदा भिलिङली जेट्टीतिरबाट पैदल हिँडेर तिरागु बिल्डिङ हुँदै आइजिएमएचबाट मोडिएर कोठा जान्थेँ चाहे त्यो बाटो धेरै पटक हिँडेकोले होला मेरो दिमागमा अटो पाइलटको रूपमा फिक्स भएर बसेछ बाटोमा मेरो कन्सियस माइन्ड जगल्टेर उसकी गर्लफ्रेन्डतिर अल्झिएकाले मेरो हिँडाइ अटो पाइलट भएको हुनुपर्छ यस्तै तर्क गरेर चित्त बुझाएँ अनि अफिसतिर लागेँ अफिसमा पुगेर पनि म सामान्य इमेलमा गम्भीर भएर अल्झिरहेको थिएँ अगाडि ताउसिनाहरू उभिएको पनि ख्याल भएनछ उसले बोलाएपछि मात्र देखेँ आफ्नो काम सकेर ताउसिन बाहिरियो म झल्यास भएँ घर फोन नगरेको पनि दुई हप्ता भइसकेछ ईदको दिन पनि दुईपटक पटक मिस कल आएको थियो साँझ फोन गरौँला भन्दा भन्दै माखुसी जाने प्लानले बिर्सिएछु क्याबिनबाटै घर फोन लगाएँ काकाले उठाउनु भयो मेरो बारेमा धेरै चिन्ता लिनुभएको रहेछ काकीले काकाबाट फोन खोसेरै मलाई ममतामयी गालीको वर्षा गर्नुभयो कामको बाहना बनाएर जसोतसो टालटुल पारे मेरो मन एक तमासको भएको थियो दुई मिनट निकालेर घरमा कुरा गर्न पनि होस पुग्न छोडेछ साँझ खजाना लुटेपछि मनमा फुत्तै राउँदा आएँ म्यासेन्जरमा सरी लेखेर पठाएँ उसले पनि इट्स ओके म पनि आकस्मिक काम परेर हिँडेकी थिएँ लेखी उसको मेसेजले मलाई दोधारमा पार्यो मलाई सोध्न मन लाग्यो के पर्यो त्यस्तो आकस्मिक काम थियो केही उसको जवाफले मेरो धित मरेन तर पनि मलाई त्यही कुरा कोट्याइरहन मन लागेन दिउँसोको घटनाले खराब भएको उसको मुड ठिक भएकै छैन जस्तो लाग्यो त्यसैले मैले रिस्क मोल्न चाहिनँ विषयान्तर गरेर रोमान्टिक हुने कोसिस गर्दै भने दुई दिनपछि तिमीलाई भेट्दा अँगालोमा बाँधेर छुम्छु भन्ने सोचेको थिएँ तर मान्छेहरूले गर्दा मेरो अभिलाषा अधुरै रह्यो म्यासेज सिन भएको तिन मिनटपछि उसको रिप्लाई आयो बर्थडे पार्टीबाट फर्किँदा राति अबेर हुने भयो के गरौँ राउदाको म्यासेजले मलाई राहत मात्र दिलाएन अँगालोमा कस्ने इच्छा पनि तीव्र भएर आयो उसलाई अँगालोमा कस्ने र मायाले डस्ने सोच बनाएर लेखेँ मेरो ढोका खुल्लै हुनेछ अनि म पनि जागै अबेरसम्म बस्दा भोलि फेरि टाइममा अफिस जान गाह्रो होला नि म्यानेजर हुँ डियर म्यानेज गरिहाल्छु नि यो जवाफ लेख्दै गर्दा मेरो मनले भन्दै थियो राउदालाई भोलि भेट्दा पनि हुन्छ नि सधैँ अबेरसम्म जागाराम अनि अफिस जाने बेलामा ढिला राम उस्तै परि अफिसको कुर्सीमै राम मनले जे भने पनि मैले सम्वेगलाई रोक्नै सकिनँ राउदाको सामिप्यताका लागि म हरेक कुरामा सम्झौता गर्न तयार भएँ उप्रतिको मेरो आकर्षणलाई झिनामसिना कुराहरूले रोक्न सकेनन् ओहो मलाई त अफिस जान ढिला पनि झिनो कुरा हुन थालिसकेछ मनोवाद चल्दै थियो राउदाको जवाफ आयो ओके डियर उसो भए म पार्टी सकेर आउँछु रातको एक बजिसकेको थियो खजना लुटेर म बिस्तारामा पल्टिएर के के गरी कल्पिरहेको थिएँ ढोका ढकढक गरेको आवाज आयो पक्कै पनि राउदा हुनुपर्छ भन्ने लाग्यो कोठामा बत्ती बलिरहेकै थियो म छोटो कालो बक्सर र निलो टी सर्ट लगाएर पल्टिएको थिएँ राउदा आएको आवाज भएपछि म उठ्दै थिएँ उसले हलबाट नै आलोक भनेर बोलाए म उठेर कोठाको ढोकामा पुग्दा ऊ पनि ढोकामै आइपुगेछ निलो रङको क्याप स्लिप्स वान पिस उस जुन उसको घुँडासम्म झरेर स्कर्ट जस्तै फिजारिएको थियो त्यो ड्रेसमा ऊ असाध्यै सुन्दर देखेकी थिए फरफराइरहेको रेशमी कपाल कानमा हल्लिरहेको गोलो सिल्भर हुक इयर रिङ्स ओठमा पातलो वाटर ग्लास सबैले सुनमा सुगन्ध थपिरहेका थिए पातला दुई गालाको फेदमा चुच्चो परेको चिउँडो आँखा पछिको मनमोहक अङ्ग थियो हाम्रा आँखाहरू चार हुँदा बित्तिकै उसको ओठमा बसन्तको पहिलो कोपिला पलायो उसले मेरो निलो टी सर्ट हेर्दै मुस्कुराएर भने म्याचिङ म्याचिङ उसका आँखा भने अरू नै केही बोलिरहेका थिए मैले उसको कुराको जवाब फर्काउन आवश्यक ठानिनँ एकदमै नजिकबाट आँखा जुधिरहेका थिए आँखाहरू जुत्दा जुत्दै मेरो धैर्यताको बाँध भत्कियो सायद उसको पनि भत्कियो एकै झप्कोमा हामी कसिलो आलिङ्गनमा बाँधियौँ उसको गर्दनबाट लाभेन्डरको सुगन्ध मगमग आइरहेको थियो आँखा बन्द गरेर केही बेर हामी एकअर्काको आलिङ्गनमा डुब्यौँ एकछिनपछि मेरो कानको नजिक आफ्ना ओठ ल्याएर उसले सुस्तरी भने यो दुई दिन तिमीलाई मैले धेरै मिस गरेँ मैले पनि उसकै जसरी भने मैले पनि धेरै मिस गरेँ हामी बिस्तारै आलिङबाट छुट्यायौँ उसका दुई कोमलाई आफ्ना दुई हातले सुस्तरी समाएर मैले उसलाई बिस्तारामा लगेर बसाएँ उसलाई बसाइरहँदा पनि हाम्रो आँखा भने जुदिरहेकै थिए पलङको छेउमा उसलाई बसाएर म उसको ठिक सामुन्ने बसेँ यसरी बस्दा पलङबाट लत्रिएर उसका र मेरा नाङ्गा पिँडुलाई नजानिदो पारामा एक आपसमा चलिरहेका थिए त्यसले बिस्तारै भित्रैबाट सम्भोगको भाव जागृत गर्न सुरु गरेको थियो सायद त्यो भाव मेरो आँखामा पनि छछल्किएको हुँदो हो मलाई पनि पानी रङ पोतिएको राउदाको ओठले खिच्दै लग्यो मेरो ओठ उसका ओठको नजिकै पुगिसकेका थिए उसको हातले मेरो छातीमा अवरोध गर्यो जसका कारणले मेरा ओठले उसको ओठसम्म पुग्न तय गरेको यात्रामा अवरोध उत्पन्न भयो मेरो आँखी भाउले उसलाई सोधे किन के भएर उसले मेरो कानको नजिकै ओठ ल्याएर सासले जवाफ फर्काई आज दुई दिन भयो सम्भोगको भोग जागेको बेला मैले ऊ पिरियडमा छे भन्ने कुरै बिर्सिएछु तैपनि मिल्नेसम्म गरौँ भनेर मैले चेपारे पारामा भने के भो त ओठमा माया गर्न पनि नपाउनु ऊ लज्जावती झार जस्ती भएर बोली माया गर्दा गर्दै दायाँ बायाँ गर्न मन लाग्यो भने नि फेरि मूल ढोकामा नै ताल लागेपछि दायाँ बायाँ त कसरी गर्नु र राउदा लाजाले भुतुक्क भए मैले फेरि आफ्नो ओठ उसका ओठको नजिक लगेँ फेरि उसले जिस्किने भावमा अवरोध गरेँ मैले उसलाई पलङतिर धकेलिदिएँ ऊ उत्तानो परेर बिस्तारामा पल्टेँ मैले आफ्नो अनुहारलाई उसको अनुहारको ठिक माथि पुऱ्याएँ उसले हाँस्दै फेरि पनि अवरोध गरी ऊ जिस्किरहेकी थिए या भनौँ मेरो प्याससँग खेलिरहेकी थिए उसले अचानक यस्तो प्रस्ताव राखी एउटा किसिङ गेम खेलो मैले जिज्ञासा राखेँ कस्तो किसिम गेम तिमी मलाई पाँचवटा प्रश्न सोध मैले जतिवटा प्रश्नको उत्तर मिलाउन सक्दिनँ त्यतिपटक तिमीलाई मेरो ओठमा किस गर्ने मौका मिल्नेछ साँच्चै अँ तर एउटा सर्त छ कस्तो सर्त तिमीले सोधेको प्रश्न मालदिपसँग सम्बन्धित हुनुपर्छ अनि त्यसको उत्तर तिमीलाई पनि थाहा हुनुपर्छ उसले सर्त राखिए मैले भने ओके मलाई मन्जुर छ ओके स्टार्ट नाउ मेरो पनि एउटा सर्ट छ कस्तो सर्ट एकपटकको किस कम्तीमा पनि पाँच मिनटको हुनुपर्छ खुब पाँच मिनटसम्म लगातार कसले किस गर्न सक्छ जेपिटी तिमी पनि उसले भने उसले हाँस्दै जवाफ फर्काई म चुप लागिरहेँ उसले फेरि थपी ठिकै छ त्यो विचार गरौँला त्यसो भए सोधौँ त ल भन वैज्ञानिकहरूले भनेअनुसार मालदिप्सको आयु कहिलेसम्म छ मेरो यो पहिलो प्रश्नले नै उसलाई विचलित बनायो वास्तवमा मैले यो प्रश्न नसोधेको भए हुने थियो किनभने मैले उसको देशको आयु सोधिरहेको थिएँ उसले निधार खुम्च्याउँदै भने मालदिप्सको आयु अनन्तकालसम्म छ वैज्ञानिकहरूले भन्दैमा हुन्छ र सरी डियर मेरो तात्पर्य त्यस्तो थिएन मालदिप्सको बारेमा मैले जानेका कुराहरूबाट नै त मैले प्रश्न सोध्नुपर्नेछ के गरौँ मेरो जवाब सुनेपछि उसले भने वैज्ञानिकले भनेको अनुसार मात्र है त ओके सन् एक्काइस सयसम्म मैले हाँस्दै भने ठिक जवाफ एक चुम्बन घाटा लाग्यो उसले आँखी बाउन चाउँदै भने अब दोस्रो सोधा ओके ल भन सुनामी टावरमा कतिवटा रडहरू ठड्याइएका छन् हाहा तिम्रो दोस्रो चुम्बनको मौका पनि गयो उसले भने पहिला जवाफ त देऊ कति सजिलो प्रश्न सोधेको के तिमीले एक सय आठवटा छन् नि दोस्रो केस पनि मिस भएपछि मैले एकछिन दिमाग घुमाएर प्रश्न खोज्न थालेँ उसले हतार लाउँदै भने प्रश्न सोध्न पनि जवाफ दिन लाग्यो जस्तो गरेर सोच्नुपर्छ र फटाफट सोध न मैले देब्रे आँखा झिम्काएर उसलाई हेर्दै भने पखन अलिक गाह्रो प्रश्न सोध्नु परेन किसको सवाल जो छ एकछिन सोचेर मैले तेस्रो प्रश्न गरेँ ल भन मालेको रिङ रोडको खास नाम के हो मेरो प्रश्न सुनेर उसले एकपटक मेरो अनुहारभरि आँखा डुलाए अनि बोली यही हो तिम्रो तेस्रो प्रश्न उसले त्यसो भनिरहँदा उसको अनुहारले प्रश्न गाह्रो भएको जस्तो भाव देखाइरहेको थियो मलाई लाग्यो यो केस चाहिँ मिस नहुने भयो अनि मैले कन्फिडेन्टका साथ भने हो उसले फिस्सा हाँसेर भने बहु ठाकुरे फानु मागु मैले टाउको कन्याउँदै भने थैत यो मौका पनि गयो ऊ बेसमरी हाँसी र मलाई हेरेर खुच्चिङ भावमा जिस्काई मलाई कस्तो प्रश्न सोधौँ भनेर चिन्ता लाग्न थाल्यो धेरै बेर आफ्नो दिमाग घुमाएपछि एउटा कुरा याद आएर त्यसलाई प्रश्न बनाएँ विश्वमा पहिलोपटक अन्डर वाटर क्याबिनेट बैठक राख्ने मालदिभियन सरकार हो तिमी यो बताऊ कि त्यो बैठक मालदिप्सको कुन टापु छेउको समुद्रमा गरिएको थियो मेरो प्रश्न सुनेर राउदा मलाई हेरेर हाँस्दै बोली आफूले सोधेको प्रश्नको उत्तर आफूलाई पनि थाहा हुनुपर्छ भन्ने त याद छ नि मैले गमक्क पर्दै भने yes I know the answer really yes dear राउदाले मिठो हाँसोका साथ भने तिमीलाई थाहा छ भने म त झन् मालदिभियन हो थाहा नहुने कुरै भएन नि गिरी खुसी लौ तिम्रो चौथो मौका पनि गयो उसले आफ्ना दुई औँलाले मेरो नाक समाएर सुस्तरी दायाँ बायाँ हल्लाउँदै भने अब तिम्रो लास्ट चान्स बाँकी छ खेल त खेल मात्रै हो तर पनि ठुलै चुनौती दियो मसँग अन्तिम मौका थियो सर्ट जितेर उसका ओठमा चुम्ने त्यसका लागि मैले जसरी पनि उसलाई नाजवाफ गराउनु थियो के सोध्ने होला म अलमलमा परेँ मालदिप्सको बारेमा प्रश्न सोध्नु परेको छ त्यो पनि मालदिभियनलाई नै त्यो पनि जवाफ आफूलाई थाहा भएको हार खाने भयो भन्ने लागिरहेको थियो एउटा जुक्ति सोच्यो ओके लास्ट प्रश्न यसपालि त सर जितेर तिमीलाई किस नगरी छोड्दिनँ उसले खिस्सी गर्दै भने ल ल हेरौँला नि पहिले प्रश्न त सोध ल भन झन्डा पार्क यानि हुमहुरी मैदानमा ठड्याइएको झन्डा फराउने खम्बाको उचाइ कति छ मेरो अन्तिम प्रश्न सुनेर ऊ साँच्चै नै टुवा म मुसु मुसु हाँस्न थालेँ वास्तवमा त्यसको जवाफ त मलाई पनि थाहा थिएन तर मायामा अलिअलि जालझल चल्छ भन्ने लाग्यो एकछिनपछि थोरै ओठले पार्दै उसले भने एक किस्त जाला जस्तो भयो उसको त्यस्तो प्रतिक्रिया आएपछि म रेडी भयो जस्तो गरेर उसको नजिक सरेर बोलेँ पाँच मिनट हो नि फेरि याद छ नि उसले आफ्नो नाक थोरै माथि खुम्च्याएर मुस्कान भरिएका दुई ओठ आपसमा चप्पट आँसे मैले बिस्तारै आफ्ना ओठ उसको नजिक पुऱ्याएँ उसका ओठ चुम्बनका लागि तयार थिए मेरो ओठ उसका ओठको एकदम नजिक पुगेका थिए ओठ जोडी नै लागेका थिए उसले अचानक रोकी अनि फेरि मेरो प्यासी ओठमा हेरेर भने यसको जवाब तिमीलाई त आउँछ नि मैले नढाँटी टाउको हल्लाएर आउँदैन भने मेरो जवाब सुनेर उसले सानो हाँसो नै पोखी अनि बिस्तारै आँखा बन्द गरेर आफ्ना ओठ मेरा ओठमा जोडाउन तयार पारे त्यसअघि उसले सुस्तरी भने यो किस तिमीलाई कम्प्लिमेन्ट्री बल्ल हाम्रा ओठको मिलन भयो पाँच मिनटभन्दा बढी नै हामी गहिरो चुम्बनमा डुब्यौँ पच्चिस जुलाई शनिबार मौसम बिहानैदेखि खुलेको थियो म स्कुटर लिएर कोठाबाट अफिसतिर जाँदै थिएँ बाटोमा अलि अगाडि एउटा ट्राफिक पुलिस हात उठाएर मतिर हेर्दै थियो फेरि के भयो मेरो शरीरभरि एकै निमेषमा काँडा उम्रियो बिहान हल्का खजाना लुटेको थिएँ मन झनै सशङ्कित हुन थाल्यो खजाना लुट्नेहरूलाई त आँखाले नै चिनिन्छ भन्छन् र यो पुलिसले थाहा पाउने त होइन स्कुटरको डिक्कीभित्र पनि जगेडा छ यो पुलिसले इन्सुरेन्सको स्टिकर खोज्यो भने डिक्की त खोल्नै पर्छ झगडा फेला पऱ्यो भने के होला के गर्ने सुनेको थिएँ खजाना लुट्ने विदेशी मुलुकको नागरिक रहेछ भने डिपोर्ट गरिदिन्छन् यदि त्यस्तै भयो भने त जागिर पनि चैट इज्जत पनि चैट अनि राउदा पनि चैट ओहो सब बर्बाद हुने भयो डिक्की त मरि नै खोल्दिनँ बरु इन्सुरेन्स गरेको छैन भनेर फाइनको रसिद समातौला मनले यही निष्कर्ष निकाल्यो मेरो आँखा त्यही पुलिसले उठाइरहेको हातमा गइरहेका थिए नजिक पुगेपछि पो थाहा पाएँ उसले त हात उठाएर रोक्न भनिरहेको होइन रहेछ पन्जाका औँलाहरूलाई चुमुक चुमुक पार्दै लाइटको इसारा गरिरहेको रहेछ मेरो स्कुटरको हेडलाइट पो बलिरहेको रहेछ एकाएक ठुलो राहत मिले जस्तो भयो मलाई यात्राको क्रममा बाटोमा पेट बिग्रिँदा शौचालय नभेटेर छटपटिएको मान्छेले शौचालय भेटे जस्तै भयो उसको नजिक पुगेपछि मैले धन्यवादको भावमा आफ्नो टाउको झुकाएर मुस्कुराउँदै हेडलाइटको स्विच अफ गरेर उकिएँ स्कुटर पार्किङ गरेर म मार्बल बिल्डिङभित्र छिरेँ लिफ्टमाथि रहेछ बटन थिचेर बोलाएँ लिफ्ट झर्दै गर्दा म मोबाइल खेलाइरहेको थिएँ सामाजिक सञ्जालमा कसैले एउटा यस्तो फोटो सेयर गरेको रहेछ जसमा कागजको पानामा पेन्सिल आर्ट गरिएको थियो त्यसमा दुईजना व्यक्तिहरूले बारुण यन्त्रबाट पानीका फोरा फालिरहेका थिए ती पानीका फोराहरू आर्टमा कागजको दायाँतिरको माथितिर फालिएको थियो कागजमा गरिएको आर्ट त्यति मात्र थियो तर आर्टलाई अर्थपूर्ण बनाउनु हो या किन हो आर्ट गरिएको कागजको दाहिनेपट्टिमाथि पेन्सिलको आर्ट होइन साँच्चैको आगो लगाइएको थियो झट्ट हेर्दा ती पेन्सिल आर्टका दुई मान्छेहरूले पेन्सिल आर्टकै पानीको फोराद्वारा कागजमा लगेको साँच्चैको आगो निभाउने प्रयास गरिरहेका देखिन्थे हेर्दा सामान्य भए पनि यसको क्रिएटिभिटीले म आकर्षित भएँ लिफ्ट आइपुग्यो म लिफ्टभित्र त छिरेँ तर मेरो आँखा त्यही आर्टमा डुबिरहेका थिए मलाई लाग्यो ती दुई पेन्सिल आर्टका मान्छेहरू आफ्नो अस्तित्वका खातिर अन्तिम युद्ध गरिरहेका छन् तर उनीहरूको पराजय निश्चित छ लिफ्टको ढोका खोल्यो बाहिर एउटा मान्छे थियो जो ढोका खोल्न साथ छिर्यो अनि मलाई आश्चर्य भावले हेऱ्यो ओहो मैले त लिफ्टभित्र छिरेर आफू पुग्ने तलाको बटन थिच्नै बिर्सिएछु आफूलाई आफैसँग लाज लाग्यो एकपटक त्यो मान्छेको अनुहारमा हेरेर मुसुक्क हाँस्दै मैले चार थिचेँ उसले आठ थिच्यो त्यो दिन अफिसबाट निस्कनु अघि दूषित थानी रिसोर्टको एउटा सानो कोटेसन सक्नुपर्ने थियो दुई दिन पहिले नै कोटेसन रिक्वेस्ट आएको थियो सामान नभएकाले दुई दिन अघि नै मैले दुबईको साफको नामक कम्पनीबाट कोटेसन लिएको थिएँ तर मैले रिसोर्टलाई कोटेसन पठाउनु बिर्सेको थिएँ धन्य त्यो दिन सम्झिएछु मैले हतार हतार दुबईको कोटेसनको आधारमा आफ्नो प्राइस क्यालकुलेट गरेर रिसोर्टमा कोटेसन पठाएँ अनि अर्डर एरेन्जमेन्टका लागि एक हप्ताको लिड टाइम पनि लेखेर पठाएँ कोटेसन पठाएपछि मैले ताउसिनलाई भने मैले दूषितको कोटेसन पठाएको छु अर्डर आयो भने साफोबाट पर्चेस गर्नु साफोको कोटेसन रिफरेन्स तिमीलाई इमेल गरिदिएको छु त्यसपछि म अफिसबाट निस्केर कोठातिर लागेँ त्यसै रात राउदाले मलाई पेलिङलीको पूर्वी किनारामा भेट्न बोलाएकी थिए उसले कर गरेर नै आउन भनेकी थिए त्यसअघि उसले मलाई कुनै कुरामा पनि त्यति धेरै कर गरेको थाहा छैन खै किन बोलाए कौतलताले भरिएको मन बोकेर म उसले भनेकै समयमा त्यो ठाउँमा पुगेँ बिलिङ्गीको पूर्वी किनारामा लहरै केही ठुला रुखहरू थिए एउटा रुखमणि राउदा मेरै प्रतीक्षा गरेर बसिरहेकी थिए केही रुखहरू पर एउटा ढलेको रुखको वरिपरि बाह्र पन्ध्रजना भर्खरका युवा युवतीहरू हल्ला गर्दै बसिरहेका थिए उनीहरू चुरोट तान्दै अँध्यारोमा सेल्फी खिचिरहेका थिए एक आपसमा जिस्किरहेका पनि थिए जुनेली रात थियो जुनको मधुर किरण समुद्रमा टल्किएर सारा नजारा नै चाँदनीमय देखिएको थियो समुद्रले शान्त भावमा जुनसँग प्रेम साटिरहेको थियो रुखको तल एउटा सिलढुङ्गामा बसिरहेकी राउदाको छेउमा बसेर मैले सोधेँ के भयो राउदा प्यारी यति राम्री बिलिङलीमै आउन पर्ने के काम पर्यो उसले मुसु मुसु हाँसेर जवाफ फर्काई केही होइन त्यत्तिकै श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौँ एक सरको मायाको बाँकी अंश वाचन अब सुनौ रुखको तल एउटा सिलढुङ्गामा बसिरहेकी राउदाको छेउमा बसेर मैले सोधेँ के भयो राउदा प्यारी यति राति भिलिङलेमै आउनुपर्ने के काम पर्यो उसले मुसु मुसु हाँसेर जवाफ फर्काए केही होइन त्यत्तिकै राउदाको मुसु मुसु हाँसोले कुरो गम्भीर नभएको जानकारी त दिएको थियो तर खुल्दुली भने यथावत नै भएकाले मैले सोधेँ त्यत्तिकै त पक्कै होइन तिमीले मलाई यसरी कर गरेर बोलाउनुको कुनै कारण हुनुपर्छ किन बिना कारण मैले तिमीलाई भेट्न बोलाउनु हुँदैन र मैले हुँदैन भनेर तिम्रो आशयले त त्यही भन्छ उसले थोरै आँखा तरेर जवाफ फर्काएपछि म चुप लागेर अगाडिको चाँदनीमय समुद्र हेर्न थालेँ ठुस्केको ठानेर राउदाले आफूलाई थोरै मतिर ढेप्दै आफ्नो देब्रे कुमलाई मेरो दाहिने कुमको आड लगाए सुस्तरी मेरो दाहिने हातसँग आफ्ना हातहरूलाई खेलाएर अगाडि हेर्दै उसले भने आज यो समुद्र र त्यो पारीको माले सहर दुवै कति सुन्दर देखेका छन् हेर न मैले मुस्कुराएर प्रतिक्रिया दिएँ उसले मेरो अनुहारमा हेरी र मेरो गालामा हलुका चुम्बन गर्दै आफ्नो शिरलाई मेरो दाहिने गर्दनमा आड लगाई त्यो सौम्य रातको आनन्द उठाइरहँदा हाम्रो संवाद पनि पातलो हुँदै थियो हाम्रा आँखाहरू लुप्त लाभमा डुबिरहेका थिए म अगाडि समुद्रमा तैरिरहेको माले सहर र त्यसको झिलिमिली हेर्दै कुनै कल्पनामा हराइसकेको हुँदो राउदाले थोरै हल्लाएर मलाई झकझकाउँदै भने आलोक कम विथ मी मेरो सामु उभिएर उसले मलाई हात समाएर तान्न थाले उसको हातमा डोरिँदै म रुखबाट समुद्रको किनारासम्म गएँ हामीले चप्पल रुखमुनि नै छोडेका थियौँ किनाराको नजिकै पुग्दा त्यहाँको शीतल बालुवाले मेरो पैतालासँग प्रीति गाँच्न थाल्यो हामी अझै अगाडि गएर पानीमा आफ्ना पैताला चोप्न थाल्यौँ पैताला झन्नै शीतल भए हामी आधा पिँडौलासम्म पानी आउने ठाउँमा उभियौँ र एकअर्काको हात समातेर पर सौम्य आकाशमुनि समुद्रमा तैरिरहेको माले सहर हेर्न थाल्यौँ केही समयपछि राउदाले मेरो अनुहारको नजिकै आफ्नो अनुहार ल्याएर भने आलोक एकपटक आँखा बन्द गर त किन गर न प्लिज एउटा सरप्राइज छ के सरप्राइज कस्तो सरप्राइज उसले मेरो दाहिने गालालाई एकपटक ओले ओले गरेर हल्लाउँदै भने आँखा बन्द गर न पहिले मैले आँखा बन्द गरेँ अनि एकैछिनमा सोधेँ खोलौँ पख एकछिन मैले खोला भनेपछि मात्रै ओके एकछिन शान्ति छायो अनि बुढुम्म केही पड्किएको आवाज आयो राउदाले भने ल आँखा खोल मैले बिस्तारै आँखा खोलेँ मेरा आँखा नै चकित भए मेरो अगाडि चाँदनी भए समुद्रदेखि पर तैरिरहेको माले सहरको ठिक माथि सौम्य आकाशमा आतिसबाजी भइरहेको थियो एकपछि अर्को गर्दै फायरवर्कका धमाकाहरू आकाशमा फुट्दै थिए र त्यसको उज्यालो समुद्रको लहर हुँदै मेरो आँखासम्म आइरहेको थियो फायरवर्क्सको उज्यालोले चम्किरहेको मेरो आँखाको अगाडि आफ्नो आँखा उभ्याएर राउदाले मुस्कुराउँदै भने many many happy returns of the day happy birthday sweetheart o my dear यति अविस्मरणीय surprise thank you so much उसले अगाडिबाट मलाई आलिङ्गनमा बाँधेर मेरो गाला कान र ओठमा चुम्बनको छोटो वर्षा गरी अनि आलिङ्गनबाट ओर्लिएर चाँदनी मुस्कानमा आफ्ना ओठहरूलाई प्रज्वलित पार्दै सोधी कस्तो लाग्यो मेरो सरप्राइज यस्तो सरप्राइज त मैले आजसम्म पाएको थिइनँ मेरो जवाफले उसको मुहार पूर्णिमाको जोन जस्तै बनायो हामीभन्दा पर देखिएका युवा युवतीहरूको हल्ला पनि फायरवर्क्ससँगै बढेको थियो एकछिन रमाएर हामी फेरि रुखमुनि फर्क्यौँ मैले सोधेँ राउदा यो सब कसरी सम्भव भयो मेरो मतलब मेरो जन्मदिनमा मालेमा यत्रो उत्सव किन मुहारमा चमक र ओठमा हाँसो अझ बढाएर राउदाले भने छब्बिस जुलाई यानि तिम्रो जन्मदिवस र मालदिप्सको स्वतन्त्रता दिवस दुवैसँगै सरप्राइज नरहला भनेर मैले तिम्रो जन्मदिनको उपहार नै ल्याइन मेरो जन्मदिनको उपहार त तिमी स्वयंमा हुने सिलडुङ्गामा बसेर मैले उसको हातमा समातेँ अनि उसलाई पनि आफ्नो अगाडि राखेर भने तिमी आफै उपहार भएर मेरो जिन्दगीमा आएपछि मलाई अरू कुनै उपहारको अभिलाषा छैन र उता तिमीभन्दा ठुलो उपहार मेरा लागि अरू केही हुनै सक्दैन मेरो कुरा सुनेपछि उसले आफ्नो अनुहार थोरै कोल्टे पारेर मलाई हेरी त्यति बेला उसको आँखामा निला र सेता पुतलीहरू उडिरहेका थिए त्यसपछि उसले आफ्नो गर्दनलाई पछाडि कोल्टे पार्दै मेरा अधरलाई आफ्ना दुवै ओठहरूको कापमा राखेर बिस्तारै त्यसको पान गर्न थाली हाम्रो अगाडि पर समुद्रमा तैरिएको सहरमाथि आतिशबाजी जारी नै थियो आतिशबाजी सकिएको धेरै बेरसम्म पनि हामी त्यही रुखमुनि बसेर सौम्य रातका प्रेमिल गफहरू गरिरहेका थियौँ त्यतिखेर हावा भने जोड जोडले बहिरहेको थियो पश्चिमतिरबाट मनसुनको कालो बादल पनि पूर्व सरिरहेको थियो पर रुखमुनि बसेका युवा युवतीहरू पनि इत्रिरहेका थिए त्यो रमाइलो रातमा सबै रमाइरहेका थिए मेरो नजर एक्कासी घडीको काँटामा पुग्यो अनि मेरो आवाज निस्कियो ओहो एक पो बजिसकेछ सायद मेरो बोलाइको आशय बुझेर होला राउदा बोली मलाई त उठेर कतै जानै मन छैन मैले भने माथि हेर त जुनको सौन्दर्यमा पर्दा हाल्न पश्चिमतिरबाट कालो बादल आइरहेको छ सायद त्यो बादल झर्दै झर्दै आइरहेको छ रौदाले उठ्न आनाकानी गरिरहे मैले फेरि भने तिमी घर जानु पर्दैन उसले थोरै हाँसेर आफ्नो चिउडो मेरो घुँडामा सुस्त गाड्दै भने म त यहीँ साथीकोमा सुत्ने हो आज आमालाई सोधेर आएँ कि मैले सोधेँ अनि साथी खै त कोठामै इच्छे एक्चुअली ऊ आफ्नो बोयफ्रेन्डसँग आफ्नो कोठामा छ उसको घरमा कोही पनि छैन उसको कुरा सुनेर मैले हाँस्दै भने ए बुझे बुझेँ तिमी हलुवामा बालुवा भएकी रहेछौ म आएकी छु भनेपछि उसको प्यारेन्ट्सले शङ्का गर्दैनन् त्यसैले उसका लागि भए पनि यो सब गरिदिनु पर्यो कतिखेर जान्छौ त कोठामा साथीको फोन आएपछि फोन आएन भने नि अबेरसम्म पनि फोन नआए घर जान्छु नि त्यसो भन्दै गर्दा उसले आफ्ना दुई एसियन आँखी भाउ तन्काई र मलाई हेर्दै हाँसी उसका दुई नाङ्गा आँखी भाउले केही इसारा गरिरहेका थिए मैले उसको रेशमी कपाल सम्सुमाउँदै भने आज रातैभर उनीहरूलाई डिस्टर्ब नगर्दा हुँदैन सायद तिमी ठिक भन्दैछौ आधा रात त बितिसक्यो तिनीहरूलाई डिस्टर्ब गर्नुभन्दा त बरु घर घरै सुत्नु बेस होला मेरो अभिप्रायसँग उसको कुरा बाजियो म त्यो रात उसँग बाँड्न चाहन्थेँ तर उसले मेरो कुरा बुझिन या त नबुझे जस्तो गरी केही बेरपछि जोडले बहिरहेको हावासँगै पानीका छिटाहरूको आवाज पनि सुनियो यद्यपि रुखमुनि छिटाहरू परिरहेका थिएनन् मैले आफ्ना घुँडामाथि रहेको उसको चिउँडोलाई सानो धक्का दिँदै भने जाउँ पानी ठुलै पर्ला जस्तो छ राउता करैले उठी हामी सोस्त सोस्त डोनी टर्मिनलतिर लाग्यौँ फर्किँदा बाटो चकमन्न थियो हामी सुनसान बाटोमा हिँडिरहँदा हामीभन्दा केही पछाडि हल्ला गर्दै ती बाह्र पन्ध्रजना युवा युवतीहरू पनि उठेर टर्मिनलतिर आए उनीहरू मस्किरहेका थिए इत्रिरहेका थिए खुब रमाइरहेका थिए टर्मिनलमा पुग्दा त्यो पनि सुनसान जस्तै थियो काउन्टरमा एकजना लेडी बसिरहेकी थिइन् टिकट चेकिङ गर्ने गेटमा एकजना दारी बालेको मान्छे बसेको थियो म टिकट लिन काउन्टरतिर जान खोज्दै थिएँ त्यो युवा युवतीको हुल पनि आइपुग्यो उनीहरू अगाडिकै तालमा रमाइरहेका थिए बाह्र बजेपछि टिकटको मूल्य पनि दोब्बर हुन्थ्यो मैले दोब्बर मूल्य तिरेर दुईवटा टिकट लिएँ राउदा टिकट चेकिङ गर्न गेटको अगाडि उभिएकी थिए त्यो दारीवाला मान्छे काउन्टरतिर आँखा लगाएर ती एक हुल युवा युवतीको होहल्ला निहाल्दै थियो म टिकट लिएर गेटतिर हिँड्न लागेँ राउदा त्यो दारीवालालाई मतिर देखाउँदै दे गेटभित्र पसेँ त्यो दारीवालाको ध्यान भने यत्री रहेका केटाकेटीतिरै थियो म त्यो गेटको नजिक पुग्दा नपुग्दै उनीहरू पनि मेरो पछि आएर होहल्ला गर्दै जानी जानी धकेला धकेल गर्न थालेँ केटाहरू धकेलिएको बाहनामा केटीहरूको शरीरसँग झ्याप झ्याप टाँसिरहेका थिए त्यही बाहनामा ती केटाहरूले केटीहरूको संवेदनशील छातीको स्पर्श गर्ने सफल र असफल दुवै प्रयास गरिरहेका थिए केटीहरू पनि त्यसैको मजा उठाइरहेका थिए तिनीहरू सबै सोह्र सत्र वर्षको आसपासका हुँदा हुन् मैले टिकट त्यो दारीवालालाई दिनै लाग्दा ती केटाहरूले एकपटक बेसरी धकेला धकेल गर्दै सबै एकचोटि गेटभित्र पस्नुला जस्तो गरे मैले हातको टिकट दिँदै गर्दा म अचानक त्यो हुलबाट धकेलिन पुगेँ आफ्नो दुई औँलाले मेरो हातबाट टिप्नै लागेको टिकट त्यो धक्काको कारणले त्यो दारीले समाउन सकेन म अगाडि उत्तिएँ त्यो होल तछाड मछाड गर्दै गेटभित्र छिर्यो मैले आफ्नो हातमा हेरेँ उसले एउटा मात्र टिकट थुतेछ मैले राउदातिर हेरेँ ऊ डोनीको अगाडि पुगिसकेकी थिए उसले मलाई नै हेरिरहेकी थिए मैले हातको टिकट देखाएँ उसले केही हुँदैन भन्ने भावमा मलाई बोलाएँ म डोनीतिर लागेँ मेरो पछि पछि त्यो हुल पनि आइरहेको थियो हुलबाट एउटा केटाको आवाज आयो सी माई ट्रिक केटाहरू हाँसे त्यसपछि एउटी केटी दिवेहीमा केही बोली अनि होहल्ला बन्द भयो डोनीमा ती युवा युवतीको हुल र हामी दुईजना बाहेक अरू कोही थिएन एकछिनपछि भने अरू दुई तिनजना मान्छेहरू पनि आएर अगाडि बसे हामी भने पछाडि थियौँ मैले राउदालाई सोधेँ किन यति पछाडि उसले हाँसेर सुस्त आवाजमा भने हामीलाई कसैको नजर नलागोस् भनेर नि हुलका आधा जति जोडी जोडी भएर छुट्टा छुट्टै बेन्चमा बसेका थिए छ सातजना भने दुईवटा बेन्चमा बसेका थिए सायद ती जोडीविहीन थिए या त जोडी बनाउने कोसिसमा थिए बाहिर पानी मजाले पर्न थालेको थियो एकछिनमा डोनीको खलासी हातमा टिकटको मुठो लिएर अगाडि उभिएर पछाडि हेरिरहेको थियो सायद ऊ टिकट रुजु गरिरहेको थियो त्यो बङ्गलादेशी जस्तो देखिन्थ्यो टिकट रुजु गरेपछि उसले एकपटक आफ्नो कपाल कने आयो र फेरि पछाडि हामीलाई नै हेर्न थाल्यो मलाई अप्ठ्यारो महसुस भयो अनि राउदातिर हेरेँ उसले मेरो कुरा बुझेर भने केही हुँदैन किन डराएको अब दिए पनि त भयो नि यो टिकट टिकट नबुझाइ डोनी चढ्नु एक त नियम विपरीत थियो अर्को त्यसले मान्छेको स्वभाव र व्यक्तित्व पनि देखाउँथ्यो मलाई अप्ठ्यारो महसुस भयो अनि हात उचालेर त्यो खलासीलाई बोलाएर टिकट दिँदै भने सरी बन्धु हामी मालेमा उत्रिँदा झमझम पानी परिरहेको थियो टर्मिनलबाट निस्केर युवा युवतीहरू तितर बितर हुँदै भागे राउदा म टर्मिनलबाट निस्केर दगुर्दै तिरागु बिल्डिङ तल पुग्यौँ त्यहाँ पुग्ने बित्तिकै मलाई एकपटक त्यो जगल्टेर उसकी गर्लफ्रेन्डको सम्झना भयो मनमा अलिअलि डर पनि पलायो टर्मिनलबाट त्यहाँ पुग्दा हामी केही मात्रामा भिजिसकेका थियौँ दिरागु बिल्डिङ तल उभिँदै गर्दा मैले राउदालाई सोधेँ तिम्रो स्कुटी कहाँ छ उसले मलाई हेर्दै जिस्केको भावमा भने किन म कतिखेर जान्छु भनेर कुरिरहेको तिमीलाई जाने हतार भए जाँदा हुन्छ म एक्लै जान सक्छु मैले त्यसो भनेर तिम्रो कुराको आशयले त त्यही बताउँछ मैले उसको कुममा धक्का दिँदै भने तिम्रो आशयलाई झरीमा भिजाइदेऊ यस्तो झमझम झरी परिरहेको रातमा कुनै प्रेमीले आफ्नो प्रेमिकाको साथ छोड्न चाहन्छ होला ऊ मुसुक्क हाँसेर बोले मेरो कबाडी स्कुटर जहिले बिग्रिन्छ आज पनि ग्यारेजमै छ म उसँग अझै ढेपिँदै बोलेँ यस्तो रोमान्टिक झरीमा तिमी मलाई प्यासी नै छोडेर जान्छौ भनेर तिम्रो स्कुटरलाई पहिले नै थाहा थियो त्यसैले त्यो आफै बिग्रिएको हो जवाफमा उसले आफ्ना कुमले मलाई थोरै आफूदेखि पर धकेली त्यसको जवाफमा मैले फेरि उसलाई धकेलेँ एकछिन धकेला धकेल भयो त्यसो गरिरहँदा मलाई अघिका ती युवा युवतीहरूको सम्झना आयो पानी रोकिने छाँट थिएन बरु झन्झन दर्किँदै गइरहेको थियो मेरो कोठामा गएर कफी पिउने प्लान बन्यो त्यो प्रस्ताव पनि उसैको थियो मैले नाइ भन्ने त कुरै भएन हामी आइजिएमएस नेरबाट मोडिएर बुरुजुमागुतिर लाग्यौँ हामी आधा बाटोमा पुग्दा नै नेतृत्व भिजिसकेका थियौँ बेच्दा बेच्दै सी बिल्डिङको नजिकै पुग्दा राउदाले च्याप्प मेरो हात समातिर टक्क रोकी उसँगै उसको हातले पनि मलाई रोकिदियो उसले मेरो अनुहारमा हेर्दै भने तिम्रो स्कुटरको चाबी यहीँ छ कि कोठामा यहीँ छ किन के भएर ऊ बाटोको बिचमा आफ्ना दुई हात हावामा फिजाएर आकाशतिर फर्केर हाँस्दै गर्न थाले पानीका बाक्ला थोपाहरू उसको अनुहारमा ठोकिएर उछिटिरहेका थिए राउदा स्ट्रिट लाइटको प्रकाशमा चम्किरहेकी थिए एक डेढ घन्टा अघि नै आतिसबाजी हेरेर माले सहर सुतिसकेको थियो त्यसैमाथि बर्सिरहेको त्यो झरीले पुरै सहर सुनसान थियो बाटो पनि पुरै खाली थियो केही फन्का लगाएर राउदाले मतिर हेरेर हाँस्थे भने स्कुटरमा तिम्रो पछाडि बसेर यो सहर डुल्न मन लाग्यो यो झरीको मजा लिने होइन ऊ त थिएन डाई हार्ट फ्यान कि राउदाको त्यो प्रस्तावले मेरो मनमा रोमाञ्चित कुराहरू खेल्न थाले जिन्दगीमा कस्ता कस्ता कल्पनाहरू गरियो होला तर राउदासँगको त्यो र त्यस्तै रोमान्टिक समयहरूले ती सबै कल्पनाहरूलाई फिका बनाइदिएका थिए रातको दुई बज्न लागेको छ सहर बस्त निद्रामा छ बाहिर झमझम पानी परिरहेको छ त्यही समयमा प्रेमिकाको चाहना छ मेरो ढाडमा आफ्नो छाती टाँसेर स्कुटरको पछाडि बस्ने अनि आफ्नो हात घरि हावामा उडाउँदै त घरि मेरो छातीमा पुर्याउँदै रोमान्स गर्ने दुनियाँको कुन पटमुरको प्रेमीलाई त्यति बेला बिरामी हुन्छ भन्ने कुरा याद होला र त्यसै बिल्डिङ अगाडि पार्किङमा राखेको स्कुटर स्टार्ट गरेर राउदालाई पछाडि बसाएँ बिल्डिङभित्र लिफ्टको छेउमा सेक्युरिटी सधैँ उगिरहेको थियो स्कुटरमा गियर चढाएर हामी माझिदी मागोतिर लाग्यौँ जरीमा बर्सिरहेका पानीका थोपाहरू स्ट्रिट लाइटको उज्यालोमा मोती जस्तै चम्किरहेका थिए सहरको बिचोबिच पूर्व पश्चिम फैलिएको मस्जिदी मागुमा हामी पश्चिमबाट पूर्वतिर गइरहेका थियौँ सुनसान सहरमा हामी जागा एक जोडी चखेवा अनि त्यो रिमझिम वर्षा कुनै पुरानो सिनेमाको प्रेमिल छिन जस्तै स्कुटरमा सवार प्रेमी प्रेमिका म र राउदा खाली सडक निद्रामा मस्त सुतेको सहर वर्षा राउदाको स्पर्शले दिलाइरहेको रोमाञ्च स्कुटरका चक्काहरूले उछिट्याइरहेको पानी नेपथ्यबाट बजिरहेको सेक्सोफोनको रोमान्टिक धुन आहा सम्झिँदा पनि मनै सेरिङ्ग भएर आउँछ दरहरा यानि कि सुनामी टावर नजिक स्कुटर पार्क गरेर हामी त्यसको तल गयौँ नेपथ्यमा सेक्सोफोनको रोमान्टिक धुन बजिरहेकै थियो त्यहाँ पुगेपछि मुरलीको धुन पनि थपियो मुरलीको धुनसँगै मादल पनि घन्किन थाल्यो राउदा मेरो अगाडि रेलिङमा आफ्नो पिठ्यौँ अडेस लगाएर मलाई हेर्दै भिजिरहेकी थिए नेपथ्यमा बजिरहेको सेक्सोफोन मुरली र मादलको कल्पित धुनसँगै म रोमान्टिक भइरहेको थिएँ मानौ नेपथ्यका ती धुनहरू मिलेर झरीको रोमान्टिक गीतमा सङ्गीत भरिरहेका छन् झरीसँग खेलिरहेकी राउदा नाच्न तयार छे अनि म गीत गाउन तिमी रिमी झिमी रिमी झिमी वर्षा मैले मजाले गाउन लागेको थिएँ एक्कासी आकाशमा जोडले बिजुली चम्कियो तर्सिएर राउँदा दौडिँदै मेरो छातीमा आएर टाँसी मेरो छातीमा टाँसिएको उसको भिजेको कपाल र अनुहारलाई हातले उचाल्दै उसको आँखामा हेरेर मैले फेरि गाएँ तिमी रिमिझिमी रिमिझिमी वर्षा म बादल हुँ तिमी पानी म बादल हुँ तिमी पानी नेपाथ्यमा रोमान्टिक सङ्गीत बजिरहेकै छ मेरो छातीबाट छुट्टिएर राउदाले केही कदम पछाडि सारी र नाचिरहेको मयूर जस्तै भने उसले आफ्ना साउथ एसियन आँखी भाउको सारामा इसाराले जवाफ फर्काई मैले तन मन सुम्पेँ तिमीलाई जानी नजानी जानी नजानी नेपथ्यमा सङ्गीतको मिठो धुन बजिरहेकै थियो झरी पनि लगातार झरिरहेकै थियो ऊ मेरो मनको धराराबाट निस्किएर खुसीले झुम्दै रिङ रोडमा पुगेर झरीसँग इत्रिन थालेँ म ऊ इत्रिएको हेर्दै उसको पछि पछि लागेँ निकै बेरसम्म ऊ झरीमा इत्रिँदै गई र म ऊ इत्रिएको हेर्दै गएँ केही बेरपछि सिनेमाको गाना सकिए जस्तै नेपथ्यमा बजिरहेको धुन पनि मधुरो हुँदै विलिन भयो तर राउदाको अनुहार भने निकै नै खुलेको देखियो ऊ खुसीले फुलिरहेकी थिए ऊ झुम्दै झुम्दै मेरो छेउमा आएर मेरो छातीको सामुन्ने उभिएर मलाई एकटकले हेर्न थाली मैले उसको कम्बरमा हात पुर्याएर उसलाई आफूतिर तान्दै छातीसँग छाती र ओठसँग ओठको स्पर्श गराएँ केही बेरपछि हामी सी बिल्डिङतिर लाग्यौँ सेक्युरिटी गार्ड उघिरहेकै थियो चिस्से कपडामा हामी कोठाभित्र छिर्यौँ छिर्नासाथ पानी पानी भएको राउदाको जवानीले मभित्र आगो लगाउन थाल्यो मन त्यसै चुलबुल चुलबुल भयो रिमझिम पर्यो झरी मनै चुलबुल भयो बाँधो यसलाई कसो गरी मनै चुलबुल भयो चिसा उसका केश राशि कटिसम्म फिजाउँदै मलाई हेर्छे गरी मनै चुलबुल भयो मेरो चुलबुले मनलाई उसका अङ्ग अङ्गसँग खेलेर हर जाग्न थाल्यो उसका आँखाको इसाराले मनलाई झनै चुलबुल बनाइरहेको थियो उसका निला आँखा प्यासी देखिन थाले ओठ मानौ मेरो ओठको स्पर्शका लागि आतुर छन् हातका औँलाहरू मेरो नाङ्गो छातीमा सलबलाउन चाहन्छन् सुन्तला रङको वान पिस झरीमा निथ्रुक्क भएर राउदाको शरीरमा लिपिक्क टाँसिएको थियो उसको छिनेको कटी र उर्वर छाती त्यही लिपिक्क टाँसिएको कपडामा अट्टेस मटेस भएका थिए मलाई त्यो वस्त्रसँग ईर्षा जाग्यो वस्त्र खोलेर त्यसको ठाउँमा आफै टाँसिन मन लाग्यो म अगाडि बढ्दै गएँ पहिले आँखाहरू एकअर्काको गहिराईमा डुबेँ अनि ओठहरू एकअर्काको बाइट लिन व्यस्त भए त्यसपछि हातहरू एकअर्काको शरीरमा सलबलाउन थाले अनि वस्त्र रूपी चिसो आवरण उत्रिएर भुइँको कार्पेटमा थुप्रिन थाल्यो दुई शरीर एक जस्तो भयो मेरो ताप उसलाई उसको ताप मलाई दुवैको शरीरको तापक्रम बढ्न थाल्यो यो थियो श्रुति सम्वेकमा जीएस पौडेलको उपन्यास एक सरको मायाको चौथौँ चौधौँ श्रृङ्खला वाचन चौधौँ श्रृङ्खला वाचन हामीले दुई सय बाहन्न पृष्ठ पुरा गरेर आज यहीँ रोकेका छौँ अर्को साता पन्ध्रौँ श्रृङ्खला दुई सय त्रिपन्न पृष्ठदेखिको वाचन लिएर आउनेछौँ श्रुति सम्वेकमा एक सरको मायाको वाचन तपाईँलाई कस्तो लाग्दैछ हामीलाई GHI MIRE ACHYUT Ghimire Achyut at Gmail dot कममा प्रतिक्रिया दिन सक्नुहुन्छ प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे आजको श्रुति सम्वेकबाट बिदा हुन्छौँ नमस्कार शुभरात्री